हेलो भाइ एन्ड नमस्ते के गर्दै हुनुहुन्छ सन्जी हुनुहुन्छ होला है सो आज पनि उपस्थित छौँ राज मात्र छ आज चाहिँ है एक्लै छ छौँ तपाईँको साथमा सो तपाईँ कल गर्न सक्नुहुनेछ कल गर्नको लागि नम्बर जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लाइन खोला छ अर्पण सबैको लागि सधैँको लागि रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहर्स इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट हामीलाई सुनिरहनु भएको छ जस्ट फर इन्जोय just for एफ ओआर फर वा इन्जोय है जस्ट फ्रेन्ड जोखे आजको यो श्रृङ्खला शुक्रबार श्रृङ्खला सो एउटा टपिकमा कुराकानी गर्छौँ तपाईँको माझमा र तपाईँहरूले कल गर्नुभयो भने टपिक्स तपाईँको लागि रहन्छु र आफ्ना विचार चाहिँ तपाईँहरूले व्यक्त गर्न सक्नुहुनेछ सो अनि लभली सङ्गहरू पनि छन् तपाईँको लागि आज केही आइटम सङ्गहरू नेपाली चलचित्रका आइटम सङ्गहरू तपाईँको लागि राख्दैछौँ एकदमै रमाइला सङ्गहरू है सो तपाईँलाई हामीलाई इन्टरटेनमेन्ट दिने सङ्गहरू आजको यो बसाइमा रहनेछन् सो खाना खानुभयो होला खाना खाएर के गर्दै हुनुहुन्छ सो रेडियो ट्युन गर्नु पाएको छ है सुन्नुहोस् अन्त्यसम्म कस्तो लाग्छ कार्यक्रम सुझाव सल्लाह अनि प्रतिक्रिया पनि दुनियाँ नफुल्नु होला है टेक्निकल सपोर्टबाट राज बार छु आज एक्लै छु सम्झना हुनुहुन्न त्यसै गरी प्रतीक्षा पनि हुनुहुन्न एनवे हामी दुईजना तपाईँको साथमा रहनेछौँ र तपाईँसँग कुराकानी गर्नेछौँ है त सो कल गर्नुको लागि फेरि एकपटक नम्बर भन्छु जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू र फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लाइनमा तपाईँले कल गर्नुपर्ने हुन्छ राजी कल छ र सो कोही साथी हुनुहोस् लाइनमा स्वागत गर्छु हेलो गुड मर्निङ गुड ah, नमस्ते को बोल्नुभयो हजुर म निलम अधिकारी निलम के छ खबर एकदम ठिकठाक साथीहरू कस्तो पानी पऱ्यो कस्तो रमाइलो भयो नि त पानी परिरहेछ है हाम्रोतिर म त बिहान पानी परेको थियो अहिले चाहिँ पानी परेको छैन है हो अहिले भर्खर भर्खर रहिरहेको छ यहाँ पनि उज्यालो हुँदैछ मौसम एकदम सफा हुन खोज्दैछ लभली हुन्छ त्यस्तो समय कति राम्रो हुन्छ ब्युटिफुल है <laughs> हजुर <laughs> अनि के छ खानपिन भयो हजुर भइसक्यो तपाईँको नि भइसक्यो होला होइन मेरो भयो टन्न भयो ए अनि अरू के छ अरू एकदम ठिक छ बस्छ खायो तपाईँहरूलाई सम्झ्यो के गर्नु अब समय भए पनि तपाईँहरू मन चाहिँ तपाईँहरू नजिकै भइरहेको छ नि त त्यही त है हामी पनि निलमजी कति बेला आउनुहुन्छ भने कुरै र बसिरहन्छौँ कि है आउँदैछु म प्रतीक्षा गर्नुपर्छ अब जम्मा कति दिन थाहा छ जम्मा दिने चाहिँ हिसाब नगरौँ अब म सात आठ नौ गते सात आठ गतेतिर चितवन हुँदै काठमाडौँतिर फर्किँदैछु हजुर त्यही त हामी प्रतीक्षा गरिरहेको छौँ आउनुहोस् है हुन्छ प्रतीक्षा गर्नु न अरू के छ त हाल खबर अरे हेर्नु न यस्तो रमाइलो भइरहेको छ के भन्नु रमाइलो भन्दा नि समय बिताउनै गाह्रो भइरहेको छ घर त्यो धेरै रमाइलो भएको छ भने नभन्नुहोस् न हाम्रो मन फेरि चुकचुकिन्छ कि कति भनिरहनु है धनकुटा धनकुटा मान्छेहरूले फेरि है त्यही त धरन धनकुटा भेँडैटा र सोल्टिनेजी जोडाउन गाह्रो भएर है तपाईँलाई लिएर आउनुपर्ने त्यो सोल्टिनेहरू झ्याप्प मिलाइदिन्थ्यो के भन्नु है हो र मेरो नाम दिएर आउनुहोस् न त हुन्छ हुन्छ हाम्रो सोम दाईलाई चाहिँ एकदम सम्झिरहनु भएको छ भनिदिन्छु नि है हुन्छ सबैलाई मैले सम्झेको छु नमस्कार भनेको छ भन्दैन होला है फरक अघि नेलोमजी आज हामी एउटा टपिकमा कुराकानी गर्दैछौँ विशेष गरी आज नेपाली चलचित्रको गीत सङ्गीत पनि हामी बजाउँछौँ र नेपाली चलचित्र सम्बन्धी कुराकानी गर्दैछौँ है पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा अलिकति विकृति आएको छ नि विकृतिप्रति तपाईँ के भन्नुहुन्छ हजुर अब म चाहिँ के भन्छु भने नि अहिले जब कि हाम्रो नेपालमा चाहिँ एउटा फिल्मी भनौँ न फिल्मीले मनोरञ्जन दिइरहेको छ जति स्टुडियो मान्छेहरूलाई होइन तर एकदमै राम्रो कुरा हो किनकि नयाँ कुराहरूलाई हरेक क्षेत्रमा अगाडि बढाउनु भनेको चाहिँ राम्रो कुरा हो तर कि किनकि अब एउटा हिन्दी फिल्ममा एउटा इङ्ग्लिस फिल्ममा अब सेक्सुलिटी हुन्छ नि सेक्सी भनेर अब त्यस्तोमा अलिक बढी देखाइरहेको हुन्छ क्या मान्छेहरूले त त्यतापट्टि इन्ट्रेस्ट भइरहेको हुन्छ त्यसैमा लागेर नेपाली फिल्महरूलाई पनि त्यतातिर अलिक बढी मरिरहेको म चाहिँ त्यही भएर अहिले पछिल्लो समयमा अलिकति भल्गर फिल्महरू चाहिँ नेपाली यो चलचित्र क्षेत्रमा आएका छन् र र अहिले नयाँ कुरा के छ भने अहिले अस्ति भर्खरै एचिएम चलचित्रबाट जुन एउटा फरक खालको काण्ड चाहिँ नेपाली चलचित्र क्षेत्रमा आयो त्यो सेलाउन नपाउँदै फेरि त्यही नेपाली चलचित्र एटिएमकी नायिका जिया केसीले फेरि अर्को एउटा रङ वे भन्ने चलचित्रमा त्यस्तै खालको चाहिँ अहिले अभिनय गरेकी छिन् त्यस्तै खालको चाहिँ एउटा दर्शकमाझ तातिने दर्शकमाझ अलिकति विवादमा तानिने खालको क्यारेक्टर गर्नु भएको छ है मलाई त्यो दादालाई फोनको रिङ अलिक डिस्टर्ब डिस्टर्ब गरिरहेको छ कि त्यहाँ हजुर तपाईँको आवाज अलि राम्रो सुनिरहेको छैन अर्कै ब्याकग्राउन्ड आवाज अलिक बढी आइरहेको छ कि अघि ब्याकग्राउन्ड आवाज अलिक बढी आएको छ है हजुर अलिकति त्यहाँ हाम्रो प्राविधिक दामालाई यस्तो भन्ने अघि राजले मिलाउँदै हुनुहुन्छ अलिकति टेक्निकल प्रब्लम हो नि त है ओके निलमजी राम्रो मान्छे पनि होइन उहाँको एक्टिभिटिज अब एकदम स्पेसल ठिकै हो तर पनि हाम्रो समाजमा कस्तो खालको फिल्महरू गर्दाखेरि राम्रो हुन्छ मलाई म पनि राम्रो हुन्छु भने उहाँलाई अब एउटा सेक्सीपनको उनी राम्रो लाग्छ भन्ने कुरा त कुनै उहाँको विचारको कुरा हो उहाँलाई मान्छे हो मान्छे भएर आफ्नो अधिकारमा बाँच्न पाउनुपर्छ हजुर हामी एउटा समाजमा बसिरहेका छौँ र समाजमा पस्ने कुराहरू त आवश्यक हुनु पऱ्यो नि होइन हजुर हजुर तर होइन अहिलेको सिजन कस्तो छ भने यङ जेनेरेसन अब तपाईँ हामी भनौँ न अब यङ जेनेरेसनमा चाहिँ यसो भन्नु पर्दाखेरि वास्तवमा अलिअलि अब त्यस्तो साधारण नै जस्तो नै भइरहेको छ होइन हुन चाहिँ तर त्यसलाई अलिकति अब ठुलो रूप लिनु हाल्नु हुँदैन क्या अब यस्तो छ भनेर पुरै अब त्यही त त्यही त एउटा विकृतिले गर्दाखेरि जहाँबाट राम्रो खालको पोजिटिभ सन्देश दिनुपर्ने हो त्यहाँबाट नेगेटिभ सन्देश आइसकेपछि त अलिकति समस्या त परिहाल्छ प्रभाव त हरेक वर्गलाई परिहाल्छ नि होइन हजुर हजुर अनि त्यही भएर चाहिँ अलिकति नराम्रो होइन अब किनकि अब तर मान्छे कस्तो हुन्छ भने अलिकति मान्छे बढी मात्रामा चाहिँ अब सङ्गत हुन्छ सङ्गत गुनाको फल भन्छ नि अब त्यस्तैतिर अब ध्यान हुन्छ हामीलाई हुन्छ हाम्रो बच्चाहरूलाई हुन्छ अनि सानसानो नानीहरूले त्यतैतिर ध्यान दिन्छ होइन अनि त्यसपछि अब त्यो नराम्रो कुरा नै त अब वास्तवमा हो नै नराम्रै तर पनि त्यसलाई अब ठुलो रूपले लिनु चाहिँ हुँदैन ओके थ्याङ्क यू विचारको लागि मन्थीमा सम्झनुहोस् हजुर सर्वप्रथम हाम्रो समुदायलाई एकदम धनकुटातिरको सोल्टिनीहरूको अनि निलमजीको तर्फबाट एकदम सम्झिरहेको छु है अनि हाम्रो प्राविधिक दादालाई होइन अनि मेरो मेरो सुनिरहनु भएको बहिनीहरू हुनुहुन्छ निरु जस्मी बहिनी निशा तामाङ सानु गुरुङ सन्जु चौधरी उमा बानिया अनि सन्जिता भन्ने बहिनी हुन्छ उहाँले सायद सुन्नुभएको छ छैन उहाँ चाहिँ अलिक रिसाउनु भएको थियो ठिकै छ रिसाए पनि त्यस्तो केही माइन्ड मैले गरेको छुइनँ गोमा राई मगर ज्योति मगर अङ्किता नेउपाने अन्जना सापकोटा नम्रता चौधरी अस्मिता चौधरी अनि सलिना भन्ने बहिनी चाहिँ पोखरामा हुनुहुन्थ्यो सायद उहाँ चितवन आउने कुरा थियो उहाँ आउनुभयो भएन भन्ने कुरा मैले अलिक बुझ्न सकिरहेको छुइनँ उहाँले सायद सुन्नुभएको रहेछ भने मलाई कल गर्नुहुन्छ होला सायद अनि मिना गुरुङ चाहिँ अलिक हराउनु भएको छ हिजो कता जानुभयो उहाँलाई नि एकदम मिस गरिरहेको छु अनि निरा भन्ने बहिनी नि कता हराउनु भयो हिजो त मैले नि त्यति राम्रो उहाँलाई सम्पर्क सम्पर्कविहीन भएको महसुस लागिरहेको छ अनि मेरो पवनजङ भन्नाले दादा सुन्नु न धनकुटामै हुनुहुन्थ्यो उहाँलाई म केही दिन पछाडि भेट हुँदैछ उहाँलाई मैले सम्झिरहेको छु भरत हुनुहुन्छ चितवनमा एकदम उहाँले सुनिरहनु भएको छ एफएम निलम अधिकारीले फोन गरिरहेको छ भन्ने महसुस लागिरहेको होला उहाँलाई सुनिरहनु भएको छ उहाँलाई एकदम एकदम सम्झेको छु भन्छु अनि मनोज भुजेल दिपक आचार्य धर्म बस्नेत सुदन तामाङ पृथ्वी डुम्राकोटी त्यस्तै भरतपुरको विकास कार्की भरतपुरको बजारको एकजना भाइ छ विकास कार्कीहरूलाई एकदम मिस गरिरहेको छु अनि मेरो प्यारो दाई घमण्ड राणा मगर हुनुहुन्छ उहाँलाई एकदम गुड मर्निङ मिस यु भनिरहेको छु <laughs> धेरै सम्झेँ माइन्ड नगरिदिनु होला <laughs> के हुँदैन अहिलेलाई छिटो नमस्कार हजुर नमस्ते कल गर्नुभएको थियो धुनखुटाबाट निलम अधिकारी र आज हामी कुरा गरिरहेका छौँ विशेष गरी पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा अलि विकृति खालका चलचित्रहरू बजारमा आएका छन् र विशेष गरी जति पनि नेपाली चलचित्र निर्माण भइरहेका छन् प्रायः चलचित्रले चाहिँ एडल्ट सर्टिफिकेट पाएको पनि हामीले थाहा पाइरहेका छौँ र केही समय अगाडि एटिएम चलचित्रले जुन विवादमा फस्यो र एटिएम चलचित्र विवादमा फस्नु पनि त्यहाँ खेलनायिका जिया केसीले अलिक उत्तेजक दृश्य दिनुभएको थियो र अहिले आएर फेरि रङवे चलचित्रमा पनि उत्तेजक दृश्य दिएर फेरि एकचोटि नेपाली चलचित्र बजारलाई फेरि अलिकति विवादमा फसाउने काम गर्नु भएको छ तपाईँलाई कस्तो लाग्छ कि यस्तो खालको चलचित्र हाम्रो समाजमा हाम्रो नेपाली चलचित्र क्षेत्रमा आउनु राम्रो हो त या होइन तपाईँको विचार व्यक्त गर्नुको लागि कल गर्न सक्नुहुनेछ कल गर्नको लागि नम्बर जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लाइनमा कल गर्न सक्नुहुनेछ एनिवे अब हामी एउटा गीत सुन्छौँ चलचित्र ढुवानीबाट चलचित्र ढुवानी एउटा सामाजिक कथा वस्तुमा आधारित चलचित्र हो जसले चेलीबेटी बेचबिखनलाई चाहिँ विशेष गरी महत्त्वको साथ उठाएको छ त्यो चलचित्रको तपाईँको लागि यो गीत गीतपछि आउँछौँ सुन्दै गर्नुहोला झलक झल के झै झैला तो बानी झलकी रन बराबर भर्ना खुल्यो सामुदायिक उच्च मावितर्फ कक्षा एघारमा चितवन जिल्लामा नै सर्वप्रथम हुन सफल यस जनजीवन उच्च मावि चैनपुर चितवनमा व्यवस्थापन सङ्कायतर्फ नयाँ भर्ना खुलेको सहरर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त शैक्षिक वातावरणमा पठन पाठन अनुभवी एवं दक्ष प्राध्यापकद्वारा मनोवैज्ञानिक तरिकाले पठन पाठन गराइने सस्तो एवं गुणस्तरीय शिक्षा एकाइ मासिक त्रैमासिक जस्ता निर्माणात्मक मूल्याङ्कन समावेश व्यक्तिगत कमजोरीको पहिचान तथा निराकरण गरिब जेहनदार विपन्न एवं सीमान्तकृत वर्गका विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था पुस्तकालय कम्प्युटर तथा विभिन्न शैक्षिक सामग्रीको व्यवस्था अतिरिक्त क्लब र खेलकुदको व्यवस्था पोखरा प्राचार्य एवं जनजीवन उच्च मावि चैनपुर चितवन फोन नम्बर शून्य छपन्न पाँच बयासी नौ सय पाँच मोबाइल अन्ठानब्बे पाँच पचास पैँसठी तिन सय सडसठी र अन्ठानब्बे चार एकाउन्न शून्य आठ तिन सय सडसठी होइन किन अध्ययारोमा बसेको लाइन गएपछि के गर्नु त आफूलाई आरआर इलेक्ट्रिक चौराचोकमा गएर इन्भर्टर र सोलर सिस्टम लिनुहोस् भन्दा नमान्ने अनि के गर्नु ए त्यसो भए म भोलि नै गएर ल्याइहाल्छु नि हजुर हामी कहाँ हाउस वेयरिङ थ्री फेज वेयरिङ इन्भर्टर ब्याट्री सोलर सिस्टम बाल लाइट होमर ड्रोम लाइट मोटर पङ्खा विद्युत सम्बन्धी सम्पूर्ण सामान ग्यारेन्टीको साथ होलसेल मूल्यमा पाइन्छ साथै दक्ष इलेक्ट्रिसियनको पनि व्यवस्था छ सम्पर्क आर इलेक्ट्रिक सोराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस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 यहाँनिर स्वर कमर्सियल ब्रेकपछि फेरि पनि तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु तपाईँ सुनिरहनु भएको छ तपाईँको मनको आवाज अर्पण सबैका लागि सधैँको लागि रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ जस्ट फर इन्जुको यो श्रृङ्खला भाषौ टेक्निकल सपोर्टबाट राज आवाजबाट सोमसद भाइको साथमा नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा केही विकृति आएको छ र विशेष गरी जति पनि नेपाली चलचित्र बनिरहेका छन् त्यसमा धेरै मात्र चाहिँ युनिभर्सल सर्टिफिकेट होइन एडल्ट सर्टिफिकेट चाहिँ पाइरहेका छन् यो अवस्थामा के नेपाली चलचित्र क्षेत्र यस्तो बन्नु राम्रो हो या होइन होइन अलिकति विकृति ल्याउने खालका र सेक्स केन्द्रित फिल्म बढी मात्रामा बनिरहेका छन् र बढी मात्रामा सेक्सलाई नै प्राथमिकता दिइरहेका छन् नेपाली चलचित्रहरूले के त्यस्तो खालको चलचित्र बन्नु राम्रो हो त होइन दिन प्रतिदिन होइन एकपछि अर्को गर्दै नेपाली चलचित्रहरू को जुन स्तर छ त्यो स्तर घट्दै पनि गइरहेको छ अलिकति एक दुईवटा नेपाली चलचित्र क्षेत्रले केन्द्रित भएर व्यापार गर्यो भन्दैमा सबै त्यसैको पछि लाग्नले के हाम्रो समाजमा सही सन्देश जान सक्छ त एन्ड पक्कै पनि सक्दैन तपाईँको विचार के छ विचार व्यक्त गर्नुको लागि तपाईँले हामीलाई कल गर्न सक्नुहुनेछ जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लाइनमा कल गर्न सक्नुहुनेछ है शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस तिन सय तेत्तिसको लाइन चाहिँ खुल्ला छ राज टेक्निकल सपोर्टबाट अब सोम कुमारको रेडियो पनि एक सय चार थुप्रो पाँच मेगाहरू तपाईँ सुनिरहनु भएको छ जस्ट फर इन्जोयको यो शुक्रबार श्रृङ्खलामा चाहिँ हामी रहिरहेका छौँ सो एनिवे तपाईँले हामीलाई कल गर्न सक्नुहुनेछ कल गर्नका लागि नम्बर मैले भनिसकेको छु र कल गर्नुहोस् र आज हामी विशेष गरी नेपाली चलचित्र क्षेत्रमा भएका विकृतिको बारेमा चाहिँ कुराकानी गरिरहेका छौँ सँगसँगै नेपाली चलचित्रका गीत सङ्गीत पनि तपाईँलाई सुनाइरहेका छौँ यति बेला अर्को गीत सुन्छौँ होला है राज सो कल है कोही साथी हुनुहुन्छ स्वागत गर्नुपर्छ हेलो हेलो नमस्ते नमस्ते को बोल्नुभयो म काठमाडौँबाट हो सन्जु हजुर अनि सन्चै हुनुहुन्छ एकदमै सन्चै अनि के छ ठिकै छ अनि भुजा भयो हजुरको भुजा भयो तपाईँको नि मेरो भएको छैन एकछिन हुन्छ एकछिनमा हुन्छ है ल हामीलाई पनि बोलाउनु होला सँगसँगै गर्नु हुन्छ टाढा भएर मात्र नजिक भएको वास्तै गर्नुहुन्थेन होला है <laughs> त्यो नपुग्ने दुरीमा भइसकेपछि त जे भन्दै पनि हुन्छ अरे है हजुर ठिक्क पार्ने त हो नि जीवन दिन बुवा <laughs> होइन है ओके सन्जुजी अरू के छ हालखबर तपाईँको व्यवसाय कस्तो चलिरहेछ सब छ राम्रै छ व्यवसाय अब पनि राम्रै चलिरहेछ राम्रै है सो राम्रो गर्नुहोस् अझै राम्रो गर्नुहोस् है थ्याङ्क यू अनि अरू त सब ठिक छ नि आज हामी कुराकानी गरिरहेछौँ कि नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा अलिकति विकृति खालका चलचित्रहरू भित्रिरहेका छन् एकमाथि अर्को गर्दै चाहिँ अलिकति केन्द्रित चलचित्र बनिरहेका छन् के यस्तो खालको चलचित्र हाम्रो समाजमा हुनु राम्रो हो कि यसले सही सन्देश दिन सक्छ अब मलाई त्यस्तो धेरै त्यस्तो अहिलेसम्म वास्तवमा भन्नुपर्दाखेरि मैले फिल्महरू पनि देखेको छैन होइन <laughs> होइन मलाई चाहिँ अहिलेसम्म त्यस्तो कुन फिल्म चल्दैछ त्यो मलाई केही पनि थाहा छैन होइन नहेरे पनि अब नेपाली फिल्महरू पनि त्यस्तो ओभरै ओभर फिल्म चाहिँ नराम्रो लाग्छ कि <laughs> के भन्ने हो त्यही भन्छु म त मैले फिल्म हेरेँ अहिलेसम्म त्यस्तो खालको चलचित्र भन्नु नबनाएर अब हुन्थ्यो होइन अवश्य भने त्यस्तो खालको चलचित्र बन्द होला त्यस्तो खालको चलचित्रले अलिकति समाजमा चाहिँ नेगेटिभ खालको चाहिँ अलिकति स्विङ चाहन्छ होइन नेगेटिभ म्यासेज जाने गर्छ है ओके ओके ओके ल अब सम्झनुहोस् त्यो अब धेरै सल्लाह दिनु सकिनँ अब ल हुन्छ अब अन्तिममा सम्झनुहोस् स्पेसली त मेरो आफ्नो मान्छेको लागि अनि हजुरको लागि अनि राजको लागि विष्णुभाइको लागि प्रतीक्षा दिदीको लागि अनि यहाँ हुनुहुने हुने बहिनी इन्दिरा पार्वती अनि सावित्री होइन उसको लागि नि अनि आज उताबाट दाई आउँदै हुनुहुन्छ कि उस गाईको गाईको लागि पनि अनि मेरो बाबा मम्मी अनि दाजुले जसले मेरो एकदम मिल्ने साथी भाव न सिनाङलाई म मिस गरिरहेको छु र म दोस्तले सन्देश भने चिन्दिनँ चिन्ने सम्पूर्णको लागि ओके थ्याङ्क यू फर कलिङ बाई सो हामीलाई कल गर्नुभएको थियो केटिएमबाट है सन्जुले कल गर्नुभएको थियो सन्जुसँगै कुराकानी भयो सो तपाईँ पनि कल गर्न सक्नुहुनेछ नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय भएका व्यक्तित्वको बारेमा आजको यो श्रृङ्खलामा हामी कुराकानी गरिरहेका छौँ टेक्निकल सपोर्टबाट मेजर आवाजबाट छौँ अर्को साथी नाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो हेलो दादा नमस्ते नमस्कार को भयो म पवनजङ भण्डारी पवनजङ भण्डारी के छ हजुर दादा ठिक छ हजुर आज सबैले छोडिदिए <laughs> ठिकै छ दादा अनि के छ खानपिन भयो हजुर दादा खानपिन भइसक्यो भइसक्यो है हजुर अनि के गर्दै हुनुहुन्छ आज बसी बसै छ भन्नु बसी बसाइ छ होइन हजुर अनि पवन कहाँबाट अरे तपाईँ म अहिले धनकुटा धनकुटा धनकुटा नै हुनुहुन्छ है हजुर भेटघाट भयो निलमसँग त्यसो भए है हजुर भइसक्यो अनि भेडेटारको हालखबर के छ त सब ठिक छ चिसो चिसो मौसम छ तपाईँको घर नै धनकुटा हजुर घर धनकुटा नत्र यतातिर भगवा धनकुटा जाँदाखेरि सोल्टिनी भेट्न जानुभएको कि भनेर भन्नुहुन्थ्यो है <laughs> होइन आज अहिले चाहिँ घर भेट्न गएको सोल्टिनी त छिटो हुन्थ्यो रे भेट्नुपर्छ दादा ए हो र हजुर ल मार्यो नि त त्यसो भए त <laughs> अघि अनि अरू के छ सब ठिक छ नि सब ठिक छ दादा हजुरले खाना खानुभयो खाना खायो टन्न खाएर झिङडिङ मटाएर फुलेर बसिरहेको छु <laughs> ठिकै छ एनिवे त्यसो भए प्रसङ्गतर्फ आएको हुन्छ हुन्छ दादा हुन्छ सो नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा केही उत्तेजक दृश्य भरिएका नेपाली चलचित्र आइरहेका छन् यसमा तपाईँको विचार के छ यसमा विचार त एकदमै चाहिँ नकारात्मक असर पार्छ एउटा समाजलाई होइन अब एउटा परिवारसँग बसेर हेर्न सकिन्न एउटा आफन्तसँग बसेर हेर्न नसकिने अवस्था छ अहिले हामी चाहिँ नि अब त्यो एउटा पुरानो समाजमा संस्कृतिमा हुर्केको मान्छे जहाँ चाहिँ नि पुरा बाउला लगाएर हिँड्ने एउटा लेडिज हुन्थ्यो मानव स्कुल कलेजमा पढ्दा पनि चाहिँ नि डटपेनको मसी लेख्दा लेख्दै सिद्धि भने माग्यो भने आँखा छोपेर चाहिँ साइडमा हेरेर डटपेन अर्को हातले दिन्थे क्या त्यो जमानाको मान्छे हामी एउटा एकदमै विकृति ल्याएको भन्छु क्या दादा म त हजुर साँच्चै पनि हो अति गर्नु अत्याचार नगर्नु भन्ने एउटा कहानी नै छ पनि एउटा हिन्दू हिन्दूको देश नेपाल भन्छन् होइन अब त्यही पनि अकबरी सुन त आफै अकबरी सुन हुने कसै लाउनै पर्दैन नि कसै नै लेडिज कतिको औकातको भन्ने कुरा त उसको व्यवहारले देखाउने चिज हो नि अङ्ग प्रदर्शन गर्दैमा त ऊ हिट बन्न सक्दैन होला हजुर त्यही भएर चाहिँ एउटा संस्कृतिलाई भुलिहाल्न चाहिँ नहुने हो हाम्रो यस्तो फ्री कन्ट्री छैन अलिकति एउटा राजनीति एउटा संविधान पनि फितलो भएर हो दादा एउटा नीति नियम छैन जसलाई जे गरेर हिँड्ने पनि फ्री छ कुनै बेन्ड छैन नि हजुर हजुर अर्को कुरा अलिकति पुलिस प्रशासनले पनि टाइट गर्न सक्थ्यो जसरी अब यो कपाल सपाल पाल्ने मुन्द्रा लाउनेलाई एकचोटि अभियान चलायो केटीहरूलाई पनि चाहिँ छोटो छोटो लुगा लाएर हिँड्नेहरूलाई चाहिँ एउटा केही कान प्रहरी प्रशासनले पनि हेरिदियो भने चाहिँ नि अलिकति यसमा सुधार आउने थियो है ओके विचारको लागि थ्याङ्क यू अब अन्तिममा डेडिकेसन अन्त्यमा मेरा त्यही शक्तिहरूका प्यारा प्यारा साथीहरू एकदमै माया गर्ने पूर्ण थामादाई विश्वास गर्ने मेरो दिपक आचार्य अनि बेस्ट साथी भन्ने धर्मराज बस्नेत अनि मेरो एकदमै मन मनमा भनौँ न मिल्ने साथी निलम अधिकारी अहिले मसँगै छ यतैतिर छ फोन गर्दै गर्छ उसलाई धेरै मिस गरेको छु अनि सुजन तामाङ थानकोटको मलाई सम्झेन भनेर बसिरहेको छ उसलाई लगायत दिपेन्द्र खड्का उहाँहरूले धेरै माया गर्नुहुन्छ उहाँहरूलाई सम्झिन चाहन्छु र चाहिँ चितवनको निशा बहिनी अनि निरु तामाङहरूलाई चाहिँ एकदमै मिस गरेको छु अहिले धनकुटामा छु अलिकति भेटघाट गर्न पाइएको छैन राम्रोसँग बस्नु होला भन्न चाहन्छु दादा यू फर पवनसँग बस्नेत हामीलाई कल गर्नु भएको थियो धनकुटाबाट है उहाँसँग कुराकानी रह्यो विशेष गरी नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा आएका विकृतिको बारे कुराकानी गरिरहेका छौँ अनि कुराकानीको साथमा फेरि आउँछौँ अहिलेलाई एउटा गीत गीत तपाईँको लागि राख्दैछौँ हामीले नयाँ चलचित्र एकदमै नयाँ बजारमा आएको छैन भने चलचित्र सुपरहिटबाट यो सङ्ग तपाईँको लागि तेरो लागि सबैको लागि सु 八分满车，八分土泥啊，八分八。 सत्यलाई ताप्छन् त्यसकै सबैलाई आफ्नो ठाने बनाउन खोज्दा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 प्राइभेट टेस्ट एसएलसी दुई हजार सत्तरीमा ग्यारेन्टीका साथमा भर्ना खुल्यो तर कहाँ अपराइट ओपन स्कुल एन्ड कलेजमा हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा शिक्षण गरिने विद्यालयको आफ्नै ड्रेस भएको स्वच्छ तथा शान्त वातावरणमा पढाइ हुने टाढा टाढा भएका विद्यार्थीहरूलाई होस्टलको व्यवस्था भएको साथै हामी कहाँ एक वर्ष प्लस टूमा पनि भर्ना खुल्यो सिट सीमित भएकाले तुरुन्तै सम्पर्क गर्नुहोस् अपराइट ओपन स्कुल एन्ड कलेज सम्पर्क शून्य छप्पन्न छ पन्चानब्बे छ चौवन्न मोबाइल अन्ठानब्बे चार सन्ताउन्न शून्य सत्तरी चौरानब्बे रत्नगर बकुलहर कर्मचारी पेट्रोल को भवन भवनमा रेडियो अर्पण एक सौ चार थोप्लो पाँच मेगा हर्ट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 ओके कमर्सियल ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच अर्पण सबैका लागि सधैँका लागि जसमा हिजोको यो श्रृङ्खलामा छु आवाजबाट सोम बोलिरहेको छ यो आवाजलाई तपाईँको रेडियो सेटसम्म प्रणको लागि मित्र राजको सहयोग मिलिरहेको छ र आज हामी नेपाली चलचित्र क्षेत्रको बारेमा कुराकानी गरिरहेका छौँ विशेष गरी पछिल्लो समयमा नेपाली चलचित्रमा केही विकृति आएको छ र त्यो विकृति आएको छ जस विकृतिले अलिकति नेपाली समाजमा फरक खालको नेगेटिभ म्यासेज दिइरहेको छ त्योप्रति तपाईँको विचार के छ भनेर सोधिरहेका छौँ शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा तपाईँले फोन गर्न सक्नुहुनेछ है विचारको लागि वास्तवमा के छ भने नेपाली चलचित्र क्षेत्र विशेष गरी नेपाली चलचित्रलाई चाहिँ हामीले एउटा राम्रो खालको सञ्चार माध्यम भनौँ एउटा राम्रो खालको सञ्चार दिने माध्यमको रूपमा पनि हामी लिने गर्छौँ अब विशेष गरी नेपाली चलचित्र क्षेत्रमा नेपाली चलचित्र हामी हेर्छौँ नेपाली चलचित्रमा एउटा पोजिटिभ खालको सेन्स एउटा पोजिटिभ खालको म्यासेज भयो भने हामी त्यो म्यासेजलाई चाँडो नै क्याज गर्न सक्छौँ त्यसरी नेगेटिभ म्यासेज भयो भने पनि त्यसलाई पनि चाँडो नै क्याज गर्ने गर्छन् त्यसैले एउटा सञ्चारको त्यो माध्यम हो जसले मान्छेलाई चेन्ज गराउनको लागि एकदमै सजिलो भूमिका चाहिँ निर्वाह गर्ने गर्छन् नेपाली चलचित्रले त्यसकारण नेपाली चलचित्रमा यस्तो अलिकति उत्तेजक दृश्यहरूबाट निर्माण निर्माण गरेर नेपाली चलचित्रको अलिकति विकृति फैलाएर यस्ता खालका जति पनि छाडपनका चलचित्रहरू छन् ती खालका चलचित्रहरू आउँदाखेरि अलिकति नेगेटिभ सेन्स गएर नेपाली जुन हाम्रो समाज छ समाजलाई अपज भएको हो कि भन्ने चाहिँ हामीले महसुस गरिरहेका छौँ पक्कै पनि आवाज भइरहेको छ र जस्तै अघि हाम्रो पवनजीले भन्नुभएको थियो यसको लागि सरकारले पनि केही कदम चाल्नुपर्छ साँच्ची नै हो यसको लागि सरकारले पनि कदम चाल्नुपर्ने हो सरकारले अझै एडल्ट सर्टिफिकेट दिएर चाहिँ चलचित्र प्रदर्शनको लागि चाहिँ दिइरहेको हुन्छ र विशेष गरी अहिले त के पनि भएको छ भन्दाखेरि नेपालमा अलिकति यो संविधान नभएर नियम कानुन नभएर पनि हुनसक्छ नेपाली चलचित्रहरूले यस्तो खालको परिवर्तन लिएको चलचित्रमा सबै चलचित्रहरू त त्यस्तो छैनन् तर पनि कतिपय चलचित्रहरू अहिले पछिल्लो समयमा बनेका नेपाली चलचित्रहरू अलिकति शीर्ष केन्द्रित हुने उत्तेजन दृश्यहरू चाहिँ समावेश गरिने र नेपाली समाजलाई अपच हुने खालका दृश्यहरू अपच हुने खालका शब्दहरू चाहिँ बोलेर चाहिँ चलचित्र निर्माण भएका छन् पक्कै पनि यो कुरा सही होइन यो कुरा जायज होइन यो कुराले चाहिँ नेपाली समाजलाई अलिकति नेगेटिभ खालको मासु दिइरहेको हामी पाइरहेका छौँ र यस्ता खालको चलचित्र बन्द हुनुपर्छ यस्ता खालको चलचित्रहरू चलचित्रहरूमा चल्नु हुँदैन र यी खालको चलचित्रहरू निर्माणमा समेत रोक लाउनुपर्छ है अवश्य पनि यो गऱ्यो भने अवश्य पनि नेपाली चलचित्रको स्तर पनि बढ्नेछ नेपाली चलचित्रको जति पनि अहिले पछिल्लो समयमा नेपाली चलचित्रहरू जति बने पनि व्यावसायिक रूपमा सफल हुन सकेका छैन र यस्तो खालको यो प्रवृत्तिलाई हटाएर हामी फरक तरिकाबाट अगाडि गयो भने अवश्य पनि नेपाली चलचित्र व्यावसायिक रूपमा पनि सफलतातर्फ लम्किनेछ सो आज भने कार्यक्रमबाट विदा माग्नुपर्छ कल गरिदिनु भयो हामीलाई निलम अधिकारी त्यसै गरी सन्जु शिवाकोटी है त्यसपछि अर्को साथी हुनुहुन्थ्यो भरोजङ भण्डारी तपाईँ सम्पूर्णलाई धन्यवाद छ पदम है पदमजी हुनुहुन्थ्यो हामीलाई फोन गर्ने साथी पवन जङ भण्डारी है पवनलाई पनि धेरै धेरै धन्यवाद छु सुने साथीहरूलाई तपाईँलाई धन्यवाद छु त्यसै गरी टेक्निकल सबलका मित्र राजलाई पनि धन्यवाद छ सुझाव सल्लाह प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बरमा फोन गर्न सक्नुहुनेछ भन्दै अन्तिम चलचित्र ल फरेभरको दिउ मजा दिउ मजा लिउ मजा लिउ मजा यो सङ्ग तपाईँको लागि छाड्दै सुम प्रोग्राम जस परिन्जको आजको यो श्रृङ्खलाबाट टाटा बबाई भन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार लिऊ मजा लिऊ मजा दिऊ मजा दिऊ मजा जवानीको लिऊ मजा जिन्दगीको लिऊ मजा मरेर गएपछि जेसुकै होस् मजा मजा मजा मजा मजा मजा मजा मजा ड्यू मजा ड्यू मजा कई दिन को तो जिंदगी हो राम रलाओ मीठे खाओ मजा ले बाजो जिंदगी यू मस्ती में रमाऊं जीवन भर कर मेरा बाजे रखे भरा तू को दाते झरियो कैसे बची सके जा ड्यू मजा ड्यू मजा ड्यू मजा ड्यू मजा ड्यू मजा ड्यू मजा कन्या सबै मिलाइदेऊ हामीलाई लिउ मजा लिउ मजा लिउ मजा लिउ मजा चोक चोक कन्या सबै मिलाइदेऊ हामीलाई आउन आउ हक गरौँ यसैमा छ मजा जवानी गएपछि जेसुकै हौसला जा ल्यू मजा ल्यू मजा ल्यू मजा ल्यू मजा ल्यू मजा ल्यू मजा ल्यू मजा मजा जवानी को लिउ मजा जिंदगी को लिउ मजा मरे गए पछि जिसके हौसला लजा लिउ मजा लिउ मजा ल्यू मजा ल्यू मजा लिउ मजा लिउ मजा ल्यू मजा ल्यू मजा